नेपाली साहित्यमा आफ्नो धारिलो कलम चलाउँदै आउनुभएका युवा लेखक मदन आचार्य अभागी अब रहनु भएन आचार्यजीको आत्माको शान्तिको कामना गर्दै परिवारमा आफन्तमा इष्टमित्रमा छरछिमेकमा पीडा सहन सक्ने शक्ति भगवानले प्रदान गर्नुहोस् कामना गर्दछु कार्यक्रम मुक्तक माला परिवार रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा त्यस्तै W W W dot radio dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर पनि हामीलाई रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर सुन्न सक्नुहुन्छ आजको कार्यक्रम श्रोता विशेष त हामी मुक्तकार मदन आचार्य अभागी उहाँकै वरिपरि रहनेछौँ सँगसँगै तपाईँहरूले मलाई कार्यक्रममा पठाउनुभएका मुक्तकरपहरू पनि छन् म जोड्नेछु कार्यक्रममा कार्यक्रमको सुरुवातमा भने आज हामी मदन आचार्य अभागीजीलाई सुन्नेछौँ मुक्तकार मदन आचार्य अभागीजी अब हामी माझ रहनु भएन कार्यक्रम मुक्तक मालामा उहाँले मुक्तक सुरुवाती दिनदेखि नै पठाइरहनुहुन्थ्यो मिठो माया बाँडिरहनुहुन्थ्यो विक्रमसम्म त दुई हजार एकाउन्न साल मङ्सिर एघार गते जन्मनुभएका मदन आचार्य अभागी उहाँले आफ्नो नामको पछाडि अभागी भनेर लेख्नुहुन्थ्यो गत शुक्रबार दुई हजार चौरात्तर साल चैत्र दुई गते दिउँसो एक बजे सदाको लागि हामीबाट उहाँ टाढा जानुभयो दिवंगत हुनुभयो झापा कचन कवल दुई बाङ्गा डाँगीका युवा लेखक साहित्यकार मदन आचार्य अभागीले गजल मुक्तक कविता लगायत साहित्यका विभिन्न विधामा आफ्नो कलम चलाउँदै आउनुभएको थियो विगत बाह्र वर्ष अघिदेखि शारीरिक रूपमा अपाङ्ग मदन आचार्य व्हील चेयरको सहारामा आफ्नो दैनिक कामकाज गर्नुहुन्थ्यो विद्यालय जाँदा जाँदै गर्दा बाह्र वर्षको उमेरमा अचानक उहाँको कम्मरभन्दा तलको भाग लुलो हुँदै गयो कमजोर हुँदै गयो र बिना कारण उहाँ एक असहज जिन्दगी जिउन बाध्य हुनुभयो उहाँको कम्मरभन्दा तल केही पनि चल्दैन थियो श्रोता आज हामी उहाँका मुक्तक सुन्नेछौँ कार्यक्रममा मुक्तक नै सुन्नुहोला मदनसी प्रति आजको यो कार्यक्रम विशेष समर्पित मदनजीका मुक्तक अबको क्रममा श्रोता तपाईँहरू समक्ष म राख्दैछु पैसा पाए जस्ता पनि अपराध ढाकछोप बनाइन्छ पैसा पाए जस्ता पनि अपराध ढाकछोप बनाइन्छ न्याय खोज्दा सोझा जनतामाथि गोली चलाइन्छ अरे वाह साँच्चै अचम्मको छ हाम्रो देशको कानुन निर्दोष मान्छे मारिन्छ अनि दस लाख थमाइन्छ निर्दोष मान्छे मारिन्छ अनि दस लाख थमाइन्छ वाह मुक्तकार मदन आचार्य बाघी आँधी आउँछ अनि हुरी आउँछ पटक पटक आँधी आउँछ अनि हुरी आउँछ पटक पटक खाली झुटो उजुरी आउँछ पटक पटक हे भगवान् बिन्ती नठाँटी भनिदेऊ किन आखिर गरिबलाई मात्र मजबुरी आउँछ पटक पटक गरिबलाई मात्र मजबुरी आउँछ पटक पटक मदनजीले मुक्तकमा हरेक विषयलाई उठाउनु भएको छ र मुक्तक मदनजीको पढ्दै जाँदा मनभित्र दबिएका उहाँका हरेक विचार अक्षर बनेर सृजना बनेर आएका छन् उहाँको अर्को एउटा मुक्तक यस्तो छ तिमीलाई छोडेर म गएँ भने के गर्छौ तिमीलाई छोडेर म गएँ भने के गर्छौ संसारबाट विलिन भएँ भने के गर्छौ मलाई हँसाउँछौ धेरै सताउँछौ तिमी तस्विरमा सीमित रह्यौँ भने के गर्छौ तस्विरमा सीमित रह्यौँ भने के गर्छौ मन सशक्क पार्ने उहाँको मुक्तक त्यस्तै छ मन सशक्क पार्ने अर्को एउटा मुक्तक अन्तिम पटक मलाई विदा गर्ने बेलामा अन्तिम पटक मलाई विदा गर्ने बेलामा अनि यो संसारबाट बसै सर्ने बेलामा मेरो अन्तिम इच्छा तिम्रो मुहार हेर्ने हुनेछ आउनु प्रिय जरुर आउनु म मर्ने बेलामा आउनु प्रिय जरुर आउनु म मर्ने बेलामा मदनजी तपाईँको मुक्त कार्यक्रममा मैले यसरी बोलिरहँदा तपाईँसँग प्रत्यक्ष भेट गर्ने मेरो चाह चाहमै मात्रै सीमित रह्यो तपाईँसँग भलाकुसारी गर्ने प्रत्यक्ष मेरो चाह चाहमै मात्र सीमित रह्यो र यो अभाव सधैँ मलाई खड्किरहनेछ बर्सातमा छुइन्छ पानी घरको धुरीबाट बर्सातमा छुइन्छ पानी घरको धुरीबाट बचाउन गाह्रो हो चुप्रो हावाहुरीबाट अचम्म छ कसैले चलाउँछ भ्रष्टाचार गरी कसैले चलाउँछ परिवार मजदुरीबाट कसैले चलाउँछ परिवार मजदुरीबाट मदनजीले मुक्तकमा व्यङ्ग्य पनि बडो मिठो ढङ्गले प्रहार गर्नुभएको छ एउटा मुक्तक चिल्लो गाडी अनि कालो कोट पाएपछि चिल्लो गाडी अनि कालो कोट पाएपछि सरकारी बत्ता हजारौं नोट पाएपछि यी जनता के जिताउँछौ यी नेताहरूलाई चिन्दैनन् हामीलाई यिनले भोट पाएपछि चिन्दैनन् हामीलाई यिनले भोट पाएपछि मलाई थाहा छैन अहिले मदन आचार्य अभागेजीको परिवार मलाई सुनिरहनु भएको छ छैन उहाँका आफन्तजन इष्टमित्रहरू सँगै खेलेका हाँसेका दौतरीहरू मलाई थाहा छैन मलाई सुनिरहनु भएको छ कि छैन तर म भने उहाँले मलाई सुटुक्क पठाउनु भएको म्यासेजमा छोड्नु भएको उहाँका मुक्तक तपाईँहरू समक्ष राख्दैछु अरूले जति मैले पनि पढ्न पाएको भए अरूले जति मैले पनि पढ्न पाएको भए अनि अरू चाहिँ अगाडि बढ्न पाएको भए आफ्नो नाम अभागी किन राख्थेँ र म खुसीहरूको शिखरमा चढ्न पाएको भए खुसीहरूको शिखरमा चढ्न पाएको भए मदनजीले यसरी मुक्तक लेखेर मलाई पठाउनु हुँदा मलाई मदनजी यस्तो हुनुहोला उहाँ आफू हेन्डुल गर्न नसक्ने हुनुहोला शारीरिक रूपमा कमजोर हुनुहोला भन्ने कहिले पनि भएन उहाँले आफ्नो पीडा मुक्तकमा मलाई यसरी पठाइरहनुभयो मेरो दुखी भएनीहरूको खास भयो जीवन मेरो दुखी भएनीहरूको खास भयो जीवन मरेको छैन तर जिउँदो लास भयो जीवन बसन्त ऋतु चाहिँ हराभरा थियो पहिला तर वाक्यको खेलमा परेर उदास भयो जीवन वाक्यको खेलमा परेर उदास भयो जीवन र मदनजीले कहिलेकाहीँ आफूलाई प्रेमिका भएर पनि अनि अरूलाई प्रेमी बनाएर पनि लेख्नु लेख्नुभएको छ मेरो माया अटाउने झोली लिएर आउनु मेरो माया अटाउने झोली लिएर आउनु रातो सारी फुलबुट्टे झोली लिएर आउनु जुनी जुनी भरिलाई हजुरको हुने मान्छ मलाई लिन अब छिट्टै डोली लिएर आउनु मलाई लिन अब छिट्टै डोली लिएर आउनु मुक्तकार मदन आचार्य अभागीजी र उहाँकै मुक्त कार्यक्रममा म लिइरहेको छु वाचन गरिरहेको छु र आशा हामी उहाँलाई सम्झिरहेका छौँ कार्यक्रमको अन्त्यमा तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू पनि मसँग छन् अहिले भने मदनजीको नै म मुक्तक लिन्छु पहिले भन्दा धेरै नामी भएछौ पहिले भन्दा धेरै नामी भएछौ टाई टाइसुट लाउने दामी भएछौ विश्वास गरी भोट दिए जनताले सत्तामा पुगेसी हरामी भएछौ सत्तामा पुगेपछि हरामी भएछौ राजनीतिक व्यङ्ग्य मदनजीको र उहाँले यसरी सामाजिक विषयवस्तुलाई पनि मुक्तकमा उठाउनु भएको छ कतै मानव बेचबिखन्त कतै बलात्कार कतै मानव बेचबिखन्त कतै बलात्कार र पनि हुन बाध्य छन् नेपाली लाचार सरकार के हेर्छौ अझै टुलु टुलु तिमी किन हाल्दैनौ ती दोषीलाई कारागार किन हाल्दैनौ ती दोषीलाई कारागार मन कति डरो थियो मन कति साहसी थियो भन्ने एउटा उदाहरण मुक्तकमा मदनजीको अबको क्रममा तपाईँहरू समक्ष म राख्दैछु साँच्चै कसैले पनि अकालमा मर्नु हुँदैन साँच्चै कसैले पनि अकालमा मर्नु हुँदैन अल्पायुमै स्वर्गमा बसै सर्नु हुँदैन साथी तिमीहरू नै हार्यौ भने कसले गर्छ परिवर्तन त्यसैले भन्दैछु आत्महत्या गर्नु हुँदैन त्यसैले भन्दैछु आत्महत्या गर्नु हुँदैन आफू शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा यति धेरै बलियो मुक्तकार मदन आचार्यजीको यो मुक्तक उहाँले गजल मुक्त कविता किन लेख्नु भएको हो उहाँले मुक्तकमा यसरी प्रस्तुत गर्नुभएको छ व्यवारिसी जिन्दगी बाँच्न गाह्रो भएर हो बेबारी से जिन्दगी बाँच्न गाह्रो भएर हो पीडाहरू लुकाएर हाँस्न गाह्रो भएर हो मैले गजल मुक्तक लेखेको त्यसै होइन साथी कथा व्यथा मनभित्र राख्न गाह्रो भएर हो कथा व्यथा मनभित्र राख्न गाह्रो भएर हो मदनजीको प्रेम वियोग मुक्तकमा प्रेम वियोग मुक्तकका हरफमा प्रेम वियोग यस्तो छ रूपकी राम्री मनकी काली रहेछौ तिमी रूपकी राम्री मनकी काली रहेछौ तिमी सोझी सम्झन्थे तर जाली रहेछौ तिमी तिमीलाई सधैँभरि माया गर्छु भन्थ्यौ छाडी गयो आज तिर्ताली रहेछौ तिमी छाडी गयो आज तिर्ताली रहेछौ तिमी अब पनि म दुईवटा मुक्तक उहाँको राख्नेछु श्रोता जब यो घटना घट्यो मदनजीको दुःखद निधन भयो तत्पश्चात उहाँले लेख्नुभएका रचनाहरू पढ्दै जाँदा मुक्त गरबहरू हेर्दै जाँदा मनै सिरिङ्ग हुने शरीरमा काँडा उम्रने एउटा मुक्तक म तपाईँहरू समक्ष राख्छु फुल्न नपाउँदै कोपिलामा झरेछु भने फुल्न नपाउँदै कोपिलामा झरेछु भने पापी पापितो दैवको नजरमा परेछु भने अर्को झुनीमा साथ दिनेछु नरुनु प्रिया तिमीलाई आफ्नो नबनाई मरेछु भने तिमीलाई आफ्नो नबनाई मरेछु भने आजको यो अन्तिम मुक्तक मदनजीको मुक्तक च्यातिएका ती सिरकलाई खोलको अभाव छ च्यातिएका ती सिरकलाई खोलको अभाव छ अनि ढिँडोसँग खाने नुनिलो झोलको अभाव छ यस सरकार के हेर्छस् राजधानीमा बसेर टुलुटुलु दुर्गम गाउँ बस्तीहरूमा सिटामोलको अभाव छ दुर्गम गाउँ बस्तीहरूमा सिटामोलको अभाव छ वाह यो मुक्तक मदन आचार्यजीको आजको कार्यक्रम मुक्तक मालामा मैले अहिलेसम्म मुक्तकार मदन आचार्यजीले मलाई पठाउनुभएका मुक्त खरबहरू तपाईँहरू समक्ष राखेँ श्रोता उहाँका अन्य मुक्त खरबहरूलाई म आगामी अङ्कहरूमा जोड्दै जानेछु हामी सँगै रहनुहोला मदनजीलाई हामी कार्यक्रमबाट सम्झिरहनेछौँ मुक्तक मालाबाट सम्झिरहनेछौँ मदनजी हामीहरू समक्ष त अब हुनुहुन्न तर उहाँले लेख्नुभएका साहित्यिक रचनाहरू उहाँले दिनुभएका यी कोसेलीहरू नेपाली साहित्यमा सदैव जीवित रहनेछन् मैले टेलिफोनमा थोरै उहाँको बहिनी मुना आचार्यसँग कुराकानी गरेको थिएँ उहाँले आफ्नो दाजुलाई यसरी सम्झनुभयो दादाको अन्तिम अवस्थाको बारेमा अन्तिम क्षणको बारेमा यसरी भयो पहिलादेखि हजुरभन्दा बाह्र वर्ष अगाडिदेखि शारीरिक अपाङ्ग हुनुहुन्थ्यो होइन अरू केही सहाराले चले गर्नु भएको थियो विल चेयरमा हुनुहुन्थ्यो यताउता गर्दा विल चेयरमा अब सबै अरू छाराले गरिराख्नु भएको थियो होइन अनि त्यो त पुरानो भइहाल्यो अनि खाने अनि त्यो सब ठिक थियो अनि एक्कासी अहिलेको बिराम भनेको चाहिँ बिहिबार रात बेलुका टाउको दुख्यो एक्कासी टाउको दुख्यो अनि बेलुका भएपछि ब्रुसुन खानुभयो भयो बिहान उठ्दा अलिक सन्चो भयो जस्तो भएको थियो फेरि आठ बजी बिहानदेखि ज्वरो आयो अनि मैले नै गएर एघार बजेतिर मेडिकलबाट औषधि लिएर आएँ अनि एघार बाह्र बजी एकचोटि खानुभयो चार बजी एकचोटि खानुभयो त्यो औषधि खाएपछि झन् साह्रो पर्यो अनि अनि बेलुका डक्टरै बोलायौँ घरमा अनि डक्टर बोलाएर अलिकति कफ जमे जस्तो भयो घाँटीमा अब हाम्रो जस्तो अलिक डरो अलिक मजाले खोकेर कफ खान सक्नुहुन्न थियो अनि त्यो कफ हाल्नको लागि त्यो बाफहरू लगाउनुपर्छ अलिक सास कस्तो भयो भन्नुभयो अनि त्यसको पछाडि डक्टर ल्यायो लगायो अनि बिहान पनि ठिक भन्नु भने ब्लड चेक गरौँ न त भन्यो अनि बिहान पनि ज्वरो एकछिन आउने एकछिन हट्ने जति राति भयो त्यति साह्रो भन्नु थाल्यो अनि फेरि बिहान शुक्रबार शनिबार बिहान बन्यानी लगेर ब्लडहरू सबै स्ट्रेस गर्दाखेरि केही नै छैन भन्यो जन्ममा त्यस्तो केही छैन र एन्टिबायोटिकहरू खानु भनेर औषधिहरू दिएको थियो बाफुहरू लगाइदियो अनि त्यहाँबाट नि ल्यायो यही दबाई चलाउनु भनेर दियो अनि बेलुका चाहिँ बेलुका पनि केही भएको थिएन बोलिराख्नु भएको थियो अनि बेलुका सुत्नु भयो बिहान म पनि बिटामा आएको थिएँ अनि बिटामा म जान्न भनेको त्यो आफ्नो आफ्नो मान्छेको बिहा थियो क्या अनि मम्मी जान खोज्नु भएको मम्मीलाई चाहिँ हिँड्ने बेलामा नजाने हामी कोही पनि त बिहानिस् भनेर ए मलाई केही त भएको छैन नि अलिअलि टाउको दुख्दा रुगा लागेर बस्नुपर्छ जानु पछि आएनन् भनेर भन्छ भन्यो भने मम्मी जान लाग्नु भएको छ मम्मी फेरि होइन तजा पुगेर आइहाल्नु चाँडै गरेर आउनु भन्यो भने म पुग्दासम्म पनि मैले फोन गरेँ ठिकै छ मलाई राम्रै छ खाना खाए थोरै भनेर भन्यो अनि एक्कासी अनि म आउँछु नि त म अरू गाडीमै आइहाल्छु भने अनि बेलुकाको गाडीमा पर्दैन अरू गाडीमा आउनु दिनभरि बस्नु बेलुकाको गाडीमा आउनु पाँच छ बजी चाहिँ घर आइपुग्नु भनेर भन्नुभयो फोनमा ठिकै छ भने म बेमा पुगेको दस साढे दस भएको थियो मम्मीले एक्कासी फोन गर्नुभयो दादा साह्रै भयो भनेर अनि त्यस पछाडि के गर्नु त उहाँ चाहिँ कसरी हुन्छ आएर दादालाई हस्पिटल लैजा भन्नुभयो र म उहाँ भएको मान्छे त यहाँ आइपुग्दा अब टाइम लाग्छ अनि मैले मैले बाबालाई तपाईँ लिएर आउनु सकथोक म गर्छु दादालाई चाहिँ लिएर आउनु भने अनि बाबाले मेथी मेची लिएर जानुभयो म उतादेखि आएँ आउँदासम्म दादालाई इमर्जेन्सीमा हालेको थियो बोलिराख्नु भएको थियो अनि के भयो तँलाई भनेको अलिक छापुटे दुख्छ घाँटी दुख्छ भनेर भन्नुभयो अनि त्यतिकै सबै चेक गऱ्यो अनि डक्टर आउनुभयो डक्टरले भन्नुभयो एक दिन उहाँको अलिक कफ जम्या एक दिन आइसीमा राख्दाखेरि चाहिँ ठिक हुन्छ भनेर भन्नुभयो अनि आइसीमा राखेको दिन राख्यो बेलुका भेट्नु दिन हामीलाई लगेर आइसीमा हालेपछि भेट्नु दिएन अनि भोलिपल्ट पनि बिहान दस बजी मात्र भेट्न दिने कुरा थियो अनि हामी बसिरहेको थियौँ अनि एक्कासी बिहान कस्तो भने अब पहिले जुरो अरूको साँडामा हुनुहुन्थ्यो अनि त्यति गरेर अनि दादाले गाह्रो भयो बाबालाई नै बोलाइदिनु भनेछ अनि बाबा र म नै गयौँ त्यस पछाडि बाहिर पनि राम्रो भयो अनि बोलिरहनु भएको थियो अनि भन्नुभयो नबसौँ आज अनि कस्तो छ तँलाई हामीलाई त भेट्नु आउन पनि दिएन भन्दै भने ए मलाई त जाति भइसक्यो कप सप केही पनि छैन म त रातभरि छु पो मलाई त केही छैन भनेर भन्यो भने के खाने भने यो ब्रेड खाने भन्नुभयो अनि छोरी ब्रेड खानुभयो अलिकति अनि बाबाले फेरि एकछिनमा जाउलो बनाएर ल्याउनुभयो बाबाले जाउलो खुवाइदिनु भयो अनि एकछिन पछाडि अनुहार पनि खुवाइदिनु भयो थोरै खानुभयो अनि डक्टरले औषधि किन्न दिनुभयो र औषधि लिन बाबा गएर ल्याउनु भयो अनि म औषधि लिएर अब घुरी घुरी त आइसियुमा जानु दिँदैन हामीलाई होइन अनि म जान्छु औषधि लिएर भन्यो भने म गएँ औषधि लिएर गएपछि दादा एकदम ठिक छ बसेर नर्सहरूसँग कुरा गरिरहेको डक्टरहरू पनि कति खुसी भएको थियो यस्तो बिरामी हेर्दा मान्छे यस्तो छ भनेर अनि त्यस पछाडि बसिरहेको थियौँ अनि कहाँ दुख्छ तँलाई के हुन्छ भने मलाई सक ठिक भइसक्यो घर जाउँ न कि त बाहिर जाउँ भनेर भन्नुभयो अनि मैले भने होइन बस्नुपर्छ आज एक दिन बाबाहरू साह्रो पारिहाल्छ कि अब जे भयो नि तँलाई सन्चो भयो भने त यहीँनिर सुत्न हामी पनि यहीँ बाहिर त हुन्छ यहीँ डक्टरहरू हुन्छ बाहिर वार्डमा छँदाखेरि पनि डक्टरहरू भइराख्दैन यहाँ त डक्टरहरू नै हुन्छ भनेर भने बसिहाल्छ दुख्छ भने हल्का पेटमा त्यसको छालाहरू दुख्छ हो भन्यो अनि यहाँनिर मैले हल्का मसाज गरिदिएन गर् अँ हो त्यसरी पनि गर्दैन एकछिन भने अनि त्यत्तिकै बस्दा चाहिँ गफहरू थुप्रो बेर फेरि त्यतिखेर आइसक्यो त्यो अब उसले गफ गरेर होला त्यो अब ठिक्क गफ गरिरहेको थियो अनि नसुनेखेर मलाई बाहिर जानु भन्नु भएन क्या अनि उसकै छेउमा बसिरहेको एक्कासी बस्दा बस्दै मलाई छाती दुख्यो छाती दुख्यो भनेर भने अनि त्यत्तिकै छाती मार्दै त्यस पछाडि एक्कासी पातो दुख्यो भन्नुभयो अनि बाटो खिचिँदै खिचिँदै भन्दा भन्दै त्यहीँबाट साह्रो गएर त अनि एक्कासी लचेन चाहिँ खोप लाग्यो सब ठिक भए चाहिँ खोकी लाग्यो त्यहाँबाट साह्रै साह्रै साह्रै अब त्यहाँबाट त बोली नै बन्द सबै हरायो अनि त्यहाँबाट निकालेर आठ बजे राति पाथी भाडा लग्यौँ पाथी भाडामा लगेर भेन्टिलेटरसम्म राख्नुपर्छ भन्नुभयो अनि त्यहाँको डक्टरहरूले भन्नुभयो हामीसँग ठुलो आइसियु छ भेन्टिलेसनमा पर्दैन आइसियु राखेर हेर्ने हो एकचोटि भन्नुभयो फेरि त्यहाँ लगेर आइसियुमा नै राख्यो अनि दुई दिन राखेपछि बिहानसम्म ठिक थियो भोलि अनि अघिल्लो दिन चाहिँ भन्नुभयो मलाई घर लाने भनेको होइन किन राखिरहेको जाउँ न घर त पनि यही छ बाबा पनि यही छ मम्मी घरमा एक्लै हुनुहुन्छ म मम्मीलाई चाहिँ हेर्नु मन लागेको थियो जुन न अब मलाई जाति भएपछि त दबाईहरू लिएर जाउँ घरमै खाऊँ भन्नुभयो दादाले घर आउन चाहिँ पहिल्यैदेखि जोड गर्नुभएको अनि त्यति भनेर बिहान निस्केको अनि म त्यति भन्दा होइन भरे जाने भने म भरे चार बजी भेट्न आउँछु मलाई घुरी घुरी आउनु दिँदैन भनेको अलिक कस्तो अनुहार लाउनु भयो त्यतिखेर चाहिँ अनि होइन म आइहाल्छु नि त म एक बजीतिर आउँछु म डक्टरलाई भन्न आउँछु म आइन भने बोलाइदिनु भनेर भन्नु म बाहिरै हुन्छु डक्टरहरूले बोलाइदिन्छ हामीलाई एक्कासी छिर्न दिँदैन भन्यो ल भन्यो अनि त्यही भनेर बाहिर निस्केको दादा त्यहाँबाट त बोल्नु पनि पाइनँ घर अब आइसीबाट निकाल्दा भेटिराख्नु मलाई त्यहाँदेखि भेट्नु जानु पनि दिएन ठिकै छ ठिकै छ भन्यो अनि बाहिर निकाल्दा पनि मदन भन्नु अँ भन्यो के छ ठिकै छ हो कहाँ दुख्छ साथी दुख्छ त्यति नै हो दादाले बोलेको भनेको घर आन्जेलसम्म आँखा चाहिँ हेऱ्यो माया चाहिँ हेर्नु भन्दा आँखा हेऱ्यो अनि त्यति नै हो दादाहरू बोलेको अनि घरमा आएपछि पनि बोलिराख्नु भएको थियो अनि यस्तो दुख्छ यहाँ दुख्छ भनिरहनु भएको थियो घरमा आएर नि थोरै जाउलो खानुभयो अनि त्यतिकै बेलुका बेलुका चाहिँ एकदम गाह्रो भयो अक्सिजन हामीले साथमा लिएर आयौँ अनि घरमा ल्याएर गर्ने कामहरू पनि अब हाम्रो पढाउने ओर्ने सबै त्यो गऱ्यौँ गरिसके पछाडि चाहिँ दादाले आँखा हेर्न भयो जतिखेर दादाको बोली भनेको एक रात र एक बिहान चाहिँ बुवा अया दुख्यो आउनु नि बुवा अया दुख्यो आउनु त्यति मात्र हो दादाले भनेको अरू केही नै भन्नु भएन त्यति चाहिँ दुई दुई मिनटको फरकमा भन्नुभयो दुई वर्षदेखि बाबासँग सुतेको चौबिस वर्षसम्म अनि दादाले भनेकै त्यति हो बाबा चाहिँ एकदम खोज्नुभयो अनि त्यहीँदेखि आँखा हेर्नु भएन भएन त्यति उयो त्यस्तो भयो भएर अस्तिको फुल मात्र पनि होइन रहेछ जीवन काँडा बेच फुलने, फुल रहेछ जीवन फुलै फुल मात्र पनि होइन रहेछ जीवन काडा बेच फुलने, फुल रहेछ जीवन फूल मात्र मुक्तक सुन्यौँ निकै रसिला कसिला फुर्तिला चुस्किला मदन आचार्य अभागीजीको सँगसँगै बहिनीको आवाज तपाईँले समक्ष राखे मैले कार्यक्रममा मदनजीका मुक्तक यसरी बोलिरहँदा बहिनीको आवाज यसरी राखिरहँदा मदनजीको परिवारमा आफन्तजनमा इष्टमित्रमा थोरै भए भने मनभित्र छोड फुर्याए भने म क्षमा चाहन्छु मदनजी तपाईँ हामीसँग हुनुहुन्छ तपाईँ मेरो मनमा हुनुहुन्छ नेपाली साहित्यमा हुनुहुन्छ हामी सधैँ तपाईँलाई गर्व गर्छौँ तपाईँलाई सलाम गर्छौँ अब पनि श्रोता कार्यक्रममा हामी मुक्तक नै सुनिरहेका छौँ मुक्तक नै सुनौँ तपाईँहरूले पठाउनुभएका मुक्त करपहरू मसँग छन् अब पनि म तपाईँहरू के मुक्त खराबहरू तर्फ लाँदैछु तपाईँलाई पनि कहिलेसम्म भेदभाव चल्ने यो समाजमा कहिलेसम्म भेदभाव चल्ने यो समाजमा मैले बनाएको शराब चल्ने यो समाजमा मेरो हातको पानी मात्रै नचल्ने किन हो मेरै गाईको पिसाब चल्ने यो समाजमा कहिलेसम्म भेदभाव चल्ने यो समाजमा ओहो यो मुक्तक मुक्तकार दिनेश तामेजीको उहाँको घर बजाङ हो मुक्तकार दिनेश तामेजीको मुक्तकसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ अर्जुन बिसी अन्जानजीको आफ्नो महल बनायो मेरो झुप्रो छानो बनायो आफ्नो महल बनायो मेरो झुप्रो छानु बनायो यसरी दिन प्रतिदिन मलाई बिरानु बनायो खै के को बदला लिन खोजेको प्रियसी आफू खुकुरी बनेर मलाई अचानु बनायो आफू खुकुरी बनेर मलाई अचानु बनायो अर्जुन बिसी अन्जानजीको यो मुक्तक मैले कार्यक्रममा जोडेँ उहाँको घर डोटी हो अर्को मुक्तक श्रोता मसँग रहेको छ निश्चल आँसु घायलजीको कति सजिलो छ दिल चोर्छन् खुसुक्क उतै लान्छन् कति सजिलो छ दिल छोर्छन् खुसुक्क उतै लान्छन् नआउँदा सोध्छन् प्रेमिकाले नजाँदा सोधेर जान्छन् आफ्नै धड्कन सम्झी खेल्छन् यही अंगालोमा प्रेमिका तब पो दिल दुख्छ यार जब प्रेमिकाले पति छान्छन् तब पो दिल दुख्छ यार जब प्रेमिकाले अर्कै पति छान्छन् अह यो मुक्तक निश्चलासु घायलजीको उहाँले मुक्तकसँगै आफ्नो सम्पर्क ठेगाना पनि लेख्न छुटाउनु भएछ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्तक छ मदन कृष्ण चम्लागाईजीको के गल्ती थियो दैव मारिस सबैलाई के गल्ती थियो दैव मारिस सबैलाई देश विदेश रुवावासी पारिस सबैलाई पर्खाइमा बसेका ती आफन्तहरूलाई भेट्ने नदी आकाशबाट झारी सबैलाई भेट्ने नदी आकाशबाट झारी सबैलाई विशेष त काठमाडौँमा भएको जहाज दुर्घटनालाई आधार बनाएर मदन समलागाईजीले यो मुक्तक लेखेर हामीलाई पठाउनुभयो उहाँको घर बिर्तामोड झापा हाल कतारमा हुनुहुन्छ धेरै दिनपछि उपस्थित भएको छु कार्यक्रममा पनि सँगै भन्नुभएको छ धेरै धेरै धन्यवाद मदन कृष्ण चम्लगाईजी आउँदै गर्नुहोला हाम्रो कार्यक्रममा यसरी नै यसरी टाढा टाढा भने नजानुहोला हामी सँगै रहनुहोला अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ अनवर अलीजीको अपराधीलाई फूलको माला दिए हुन्छ अपराधीलाई फूलको माला गाँसी दिए हुन्छ निर्दोषहरूलाई यहाँ फाँसी दिए हुन्छ दाइसो लिएर बिहे गर्ने मान्छे राम्रो हो भने छोरी मार्ने बुबालाई पनि स्याबासी दिए हुन्छ छोरी मार्ने बुबालाई पनि स्याबासी दिए हुन्छ वा यो गजबको मुक्तक अनवर अलीजीको झापा गाउँपालिका पाँच झापा उहाँको घर हो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ कमल सरवरजीको ससुराले पनि सोचेर बुझेर छोरी दिनुभयो ससुराले पनि सोचेर बुझेर छोरी दिनुभयो यसरी आफ्नै मुटु चुडालेर छोरी दिनुभयो यस कारण निकै ख्याल राख्नु छ उनको मरे पापाले पुण्य भनेर छोरी दिनुभयो मरे पापाले पुण्य भनेर छोरी भयो आहा यो मुक्त कमल सरोवरजीको धादिङ भूमिस्थान नौगैरी गाउँ उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ निकै मिठो मुक्तक लेख्नुहुन्छ अनि मुक्तक सँगसँगै हामीलाई यसरी नै सम्सदै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्तक छ प्रवासी काजीजीको थाहा छ कति खानदानी हौ कति ज्ञानी हौ थाहा छ कति खानदानी हौ कति ज्ञानी हौ कसकी आलोचक हौ र कसकी दिवानी हौ तिम्रो राज्यमा मेरो राज कहिल्यै पनि चल्दैन प्रिया म आगो हुँ र तिमी निभाउने पानी हौ प्रिया म आगो हुँ र तिमी निभाउने पानी हौ प्रवासी काजीजी यसरी हामीहरू समक्ष त आउनुभयो तर आफ्नो सम्पर्क ठेगाना भने उहाँले लेख्न छुटाउनुभयो म मुक्तक नै सरसर्ती लिइरहेको छु अर्को मुक्तक मसँग छ सुरेश पाण्डेयाजीको विचार गरियो यस्तो समय आउँदो रहेछ विचार गरियो यस्तो समय आउँदो रहेछ दुःख र पीडा दिएर ईश्वर के पाउँदो रहेछ दुनियाँको सामु मलाई मात्र के हेर्छस्तै भ तेरै यो विकृतिबाट दुश्मन रमाउँदो रहेछ विचार गरियो यस्तो समय आउँदो रहेछ सुरेश पाण्डेयजी सुर्खेत वीरेन्द्रनगरका मुक्तकार यसरी आउनुभयो हामीहरू समक्ष अब पनि श्रोता हामी गीत सुन्नेछौँ मसँग मुक्तक कृष्ण कुसुमजीको रहेको छ सिन्धुली उहाँको घर हो कृष्ण कुसुमजीको मुक्तक मुक्तकसँगै एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता अझै पनि जातीय विभेद गर्दैछ हाम्रो समाज यहाँ अझै पनि जातीय विभेद गर्दैछ हाम्रो समाज यहाँ छैन छुवाछुतको अन्त्य हुनुपर्छ भन्ने आवाज यहाँ अछुत भनी भित्र पस्न नदिँदा कस्तो होला मनुष्यको त्यो मनको उपचार गर्ने कसैसँग छैन इलाज यहाँ त्यो मनको उपचार गर्ने कसैसँग छैन इलाज यहाँ आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन मान्छेको जात एउटै मान्छे भन्नेले जगमा छैन विभेद खोज्दै हिँडेमा कसैको जन्ती जुट्दैन आफूलाई मान्छे त्यही छ समता हाम्रो बाटो हो मान्छेको मूल्य त्यही पानीले घटी रुल्दैन घमले जाता खोज्दैन नबारे हात हातमा यो देशमाथि उठ्दैन आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन मान्छेलाई मान्छे भन्नेले मान्छेलाई हेर गर्दैन मान्छे कृष्ण कुसुमजीका मुक्त खराबहरूसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम मुक्तक मालामा आजको कार्यक्रम मुक्तक मालामा मुक्तक धेरै सुन्यौँ हामीले अझै मुक्तक तपाईँहरूले पठाउनुभएका मसँग छन् भन्न मन त कति छ कति तर कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले Muktak Mala at the rate gmail dot कममा मुक्तक मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा गएर मुक्तक पठाउन सक्नुहुन्छ प्रतिक्रिया बाँड्न सक्नुहुन्छ र त्यस्तै कार्यक्रम मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तकमालाकै फेसबुक पेज फेसबुक आइडी त्यस्तै फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल भिजिट गरेर प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला कार्यक्रम आफूले डाउनलोड गरेर जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि तपाईँले कार्यक्रम मुक्तकमाला त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ त्यस्तै रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी त्यहाँभित्र पनि भेटाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सम्मेलनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै म मदन मण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्री जय मुक्तार दिन्छु भन्थ्यौ तिमी साथ दिन्छु भन्थ्यौ गाड दिन्छु भन्थ्यौ तिमी साथ दिन्छु भन्थ्यौ तिमी मेरो जिन्दगी हौ सँगै जिउँछु मर्छु भन्थ्यौ तिमी मेरो जिन्दगी हौ सँगै जिउँछु मर्छु भन्थ्यौ तर आज छोडी गई गयो बाटो अन्त मोडी गई गयो ओ, बाटो अन्त यो नाता भन्थ्यो अझम्बरी माया भन्थ्यो पवित्र यो नाता भन्थ्यो तिमी मेरो जिन्दगी हौ सँगै जिउँछु मर्छु भन्थ्यो तिमी मेरो जिन्दगी हौ सँगै जिउँछु